हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर फ्रेन्ड लिएर आज पनि हामी आइसकेका छौँ यति बेला टेक्निकली रूपमा रहेर सिस्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अनिहरूमा छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा पनि छ जस्ट फर इन्जोयको यो एपिसोड लिएर हामी हरेक दिन आउँछौँ इलेभेन टु टुवेल्भ पिएमसम्म र व्यवसायमा रहेर हामी तपाईँलाई इन्जोय गराउने कोसिस गर्छौँ विशेष गरी जुन गीत सङ्गीत बजारमा चर्चामा छन् रिमिक्स भर्सनमा आएका छन् तिनै रिमिक्स नम्बरहरू तपाईँको माझमा हामी प्रस्तुत गर्छौँ आज पनि तिनै चर्चित रिमिक्स नम्बरहरू लिएर तपाईँको माझमा उपस्थित भइसकेका छौँ यति बेला तपाईँले जस्ट फर इन्जोयको यो आजको एपिसोडलाई सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega हाउस ट्युन गरेर साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुनाबाट सुनिराख्नु भएको छ प्रोग्राममा हामी मात्र तपाईँलाई रिमिक्स नम्बरहरू प्रस्तुत गर्छौँ जुन गीत सङ्गीत सुन्दाखेरि तपाईँलाई निकै नै रमाइलो लाग्छ बाटोमा धुलो उडाउँदै निकै नै खालको गीत तपाईँले सुनिसक्नु भएको छ फर इन्जोयले तपाईँले यति बेला सुनिराख्नु भएको छ विशेष गरी अहिले नेपाली गीत सङ्गीतको बजारमा धेरै गीत सङ्गीतहरू रिमिक्समा चाहिँ आइराखेका छन् रिमिक्स भर्सनमा बजारमा आइराखेका छन् अलिकति व्यावसायिक रूपमा पनि रिमिक्स गीतहरूलाई चाहिँ अलिकति राम्रा गीत सङ्गीतहरू जुन गीत सङ्गीत सदाबहार रूपमा त्यही म्युज लयमा त्यही म्युजिकमा बज्नुपर्ने हो ती गीत सङ्गीत पनि अहिले विशेष गरी रिमिक्स गर्ने प्रचलन बढिराखेको छ जे होस् तपाईँहरूले पनि अहिलेको यो गीत सङ्गीतको बजारलाई मूल्याङ्कन गर्नुभएको छ होला त्यसो त ए रिमिक्स गीत सङ्गीत सुन्न तपाईँ हामीलाई छुट्टै आनन्द हुन्छ छुट्टै रमाइलो हुन्छ तैपनि गीत सङ्गीत हेरेर स्रष्टासँग कुराकानी गरेर अनि इजाजत लिएर सबैजनाले रिमिक्स भर्सनमा रहेका गीत सङ्गीतहरू बजारमा ल्याउनु भएको पनि छ होला त्यस्तो गर्नुपर्छ किनकि कसैको इच्छा विपरीत कुनै पनि गीत सङ्गीतलाई एउटा रिमिक्स गर्ने नाउँमा व्यावसायिक रूपमा आफू चर्चामा आउने नाउँमा बजारमा ल्याउने काम पक्कै पनि राम्रो होइन यति बेला तपाईँ जस्ट फर इन्जोयलाई सुनिराख्नु भएको छ विशेष गरी मैले यस्तै गीत सङ्गीतहरू आज तपाईँको माझमा लिएर आएको छु जुन गीत सङ्गीत केही समय अगाडि रिमिक्स गरिएका त थिएनन् तर अहिले भने रिमिक्स भर्सनमा बजारमा चर्चामा रहेका छन् ती गीत सङ्गीत आजको जस्ट प्रेन्जेमा तपाईँको लागि प्रस्तुत गरिराखेका छु यति बेला फेरि पनि अर्को एउटा रिमिक्स नम्बर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 लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरमा चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क New Mimosa Travels and Tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी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 फर इन्जोयलाई radio Arpan hundred four point five मेगाहरू स्ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँलाई जस्ट फ्रेन्जीमा रहेर आज मैले रिमिक्स भर्सनमा रहेका निकै नै रमाइला खालका रिमिक्स नम्बरहरू प्रस्तुत गरिराखेका छु यति बेला फेरि पनि यो ब्रेक पछाडिको समयमा अर्को एउटा रिमिक्स नम्बर तपाईँ सम्पूर्णको लागि please like this, like, like. लई देखे लई मिठो बोली माया को पाई शुद्ध करी धरती मजरी कर दई मन चोरी करके नजर ले रखी बनाओ मीठो बोली ले बाकी गलाओ चुप ले बरी ले You're boy. जस्ट फर इन्जोयको यो रमाइलो श्रृङ्खला सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहरूसमा र यस्तै रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्दा राख्दै हामी प्रोग्रामको लास्ट लास्टमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले जस्ट फर इन्जोयलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्म मलाई टेक्निकली रूपमा रहेर असिस्ट गर्नुभएको थियो टेक्निसियन पार्टनर राज राजलाई धेरै धेरै धन्यवाद दिन्छु र जस्ट फर एनजिएको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार कालो बन्दी 骑马听落西。